नमस्कार रेडियो बीचन एकानब्बे दशमलव छ मेगार्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मालाको समय आज पनि शुरू भइसक्यो सधैँ चाहिँ मदन मण्डारी तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ तपाईँले एकानब्बे दशमलव छ मेगा आर्चको ध्वनि तरंगमा अहिले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोड़िएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot Radio Vision dot com dot NP on गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेशन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियोभिजन सर्च गरेर पनि श्रोता एकैसाथ हामीलाई सुन्न सक्नुहुन्छ गरेपछि चुनौतीपूर्ण मेहनत मेहनतको फल आउँछ गरेपछि चुनौतीपूर्ण मेहनत मेहनतको फल आउँछ जस्तो कि सम्म बाटो कटेपछि पुनः खाडल आउँछ आज अत्यन्तै दुखी छु भाग्यदेखि छैन कुनै गुनासो केही समय पर्खिनु पर्छ पक्कै खुसीको पल आउँछ यो मुक्तक मुक्तकार प्रकाश मगर वियोगीजीको श्रोताको राई छ ताङ उहाँको घर हो आजको यो बसाईमा मैले मुक्तकार प्रकाश मगर पियोगीजीका यिनै मुक्तकारकहरूसँगै मुक्तकको सिलसिला शुरू गर्न चाहे सबैसँग हाँसिरहने बोलिरहने एउटा चञ्चल स्वभाव भएका प्रिय मान्छे प्रकाश मगर पियोगीजी अब हामी माझ हुनुहुन्न श्रोता साहित्यका विभिन्न विधामा उहाँको कलमको जादु थप हामीले देख्न पाउने छैनौं घोराई छ दाङहरू उहाँको घरमा बुबा आमा हुनुहुन्छ श्रीमती हुनुहुन्छ एक दुधे बालक छन् कोरोना संक्रमण भएर हस्पिटल भर्ना हुनुभएका प्रिय लेखक मित्र अब हामी मास हुनुहुन्न भनेर म यो मनले पत्याउन सक्यो नभन्ने आँट गरिरहेको छु तपाईँलाई मसँग शब्द छैन उहाँको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै भगवानसँग प्रार्थना गर्छु परिवारमा यो दुःख सहन गर्न सक्ने क्षमता प्रदान गर्नुहोस् श्रोता आज कार्यक्रमको शुरूआतमा प्रकाश मगर वियोगीजीका केही मुक्त हामी सुन्नेछौं प्रकाश मगर वियोगीजी हामी माझ नरहे पनि नेपाली साहित्यले उहाँले दिनुभएको अमूल्य रचनाको सदैव सम्मान गर्दै हरेक लेखक मनहरूले सम्झिरहनुहुनेछ उहाँलाई खुसी खुशी पढ्नुहुनेछ उहाँका लेख रचना रेडियो टेलिभिजनमा विभिन्न पत्र पत्रिकाहरूमा विशेष महत्वका साथ हामी राखिने रहनेछौ छापिने रहनेछौ प्रसारण गरिने रहनेछौ र उहाँ हामी सँगसँगै विगत चाहिँ अब आउने दिनहरूमा पनि साथैमा रहनुहुनेछ अहिले उहाँ के के मुक्त तपाईँहरू समक्ष राख्न चाहन्छु मलाई धेरै यो विषयमा बोल्न मन छैन कार्यक्रमका सुरुवाती दिनदेखि नै मुक्तक मालालाई उहाँले आफ्नो मुक्तकिलो भेट बाँडिरहनुहुन्थ्यो हामी कार्यक्रमका आगामी कयौं अङ्कहरूमा पनि उहाँका मुक्तकहरू सुन्नेछौ आजको कार्यक्रमको सुरुवातमा केही मुक्तक उहाँका हामी सुनौ तत्पश्चात तपाईँहरूको मुक्तक कार्यक्रममा म राख्नेछु श्रोता कोही सोद्धा म सन्चो सु ठाँट्नु पाएको भए छैन कोही सोता म सन्चो छु ढाँट्नु बाहेक कोही उपाय छैन तिम्रो झुटो प्रेमको गफ छाँट्नु बाहेक उपाय छैन न त सक्छु भुल्न तिमीलाई न त सक्छु पाउन मैले यो जिन्दगी तिम्रो नाममा काट्नु बाहेक उपाय छैन प्रकाश मगर वियोगीसी उहाँका मुक्तक म तपाईँहरू समक्ष राखिरहेको छु तिम्रो जस्तै मेरो पनि रहर छ जिन्दगी साथमा कटाउन तिम्रो जस्तै मेरो पनि रहर छ जिन्दगी साथमा कटाउन हेरौ भाग्यले कति न्याय गर्छ जिन्दगी साथमा कटाउन म भन्दिन मेरो जस्तै सोच विचार तिम्रो पनि मिल्नुपर्छ तर केही हदसम्म मिल्नुपर्छ जिन्दगी साथमा कटाउन यो शहरको म होइन भए पनि पहाडी झुक्न दिने छैन यो शहरको म होइन भए पनि पहाडी झुक्न दिने छैन बरु जान परे जाने सुखमा खुमाउन झुक्न दिने छैन दिनु परे प्राण दिएर पनि मेहनतले परिवार चलाउनेछु आमा बुबा मेरो सान हुनु मेरो अगाडि झुक्न दिने छैन यसरी मुक्तकमा उहाँले लेखिरहनु हुँदा मैले अघि पनि भने मसँग शब्द छैनन् श्रोता जब प्रकाश मगर वियोगीजीको निधनको खबर आयो उहाँको परिवारलाई आफूहरू टाढे रहेर पनि यो बेला थोरै साथ सहयोग बाँड्न पाऊ भने मुक्तकार सुनिल अधिकारीजी र उहाँको एउटा टीमले विशेष पहल गरियो र विश्वभर छरिएर रहनुभएका आत्मीय मनहरूले आर्थिक रूपमा सहयोगको हात बढ़ाउनुभयो र उक्त रकम परिवारको जिम्मा लगाइसकिएको मुक्तकार सुनिल अधिकारीजीले हामीलाई बताउनु भएको छ यो समयमा यो भूमिका निर्वाह गर्नुहुने आफू अस्वस्थ रहेर पनि मुक्तकार सुनिल अधिकारीजी उहाँको टिम र सम्पूर्ण सहयोगी मनहरूलाई हामी पनि सलाम गर्छौं र मुक्तकार सुनिल अधिकारीजीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्छौं म पुनः श्रोता मुक्तकार प्रकाश मगर वियोगीजीका मुक्त तपाईँहरू समक्ष राख्न चाहन्छु मन मिल्यो रूप मिल्यो हामीमा जात मिलेन मन मिल्यो रूप मिल्यो हामीमा साथ मिलेन काम मिल्यो दाम मिल्यो बस सौगात मिलेन तिम्रो दिलमा बस्ने रहर नभएको कहाँ हो र तिमी धनी म करिब हाम्रो औकात मिलेन अँथ्यार हौला म भित्री चेहरा मलिन नहुँदो रहेछ अथ्यार हौला म भित्री चेहरा मलिन नहुँदो रहेछ यही तत्व कसैलाई भनौँ भने यकिन नहुँदो रहेछ तिमी यो दिलमा छौ भन्ने मिथ्या फगत राखियो दिल त किण रहेछ उसमा सारहीन नहुँदो रहेछ मुक्तकार प्रकाश मगर वियोगीजी यो मनले भुल्छु है भन्दैन भने भुल्दै गएको हुँ यो मनले फुल्छु है भन्दैन भने भुल्दै गएको हुँ आकाशको जस्तो एउटा चाँदनी भुल्दै गएको हुँ आफ्नो भनी सम्झिनु पनि नजिक हुँदा मात्रै रहेछ उसले पहिले भुलेपछि मैले पनि भुल्दै गएको हुँ नि श्रोता आजको यो वसाईमा मुक्तकमालालाई पछिल्लो समयमा प्राप्त भएको उहाँले नै पठाउनु भएको अन्तिम मुक्तक तपाईँहरू समक्ष राख्न चाहन्छु भए पनि नभए पनि प्रेममा सफल तिमी मुस्कुराउनु भए पनि नभए पनि प्रेममा सफल तिमी मुस्कुराउनु कहाँ फर्किन्छ र फेरि बितेको फल तिमी मुस्कुराउनु यदि मरे भने कहाँ देखौला र तिमी मुस्कुराएको आज मन परि हेरिरहनु मन छ केवल तिमी मुस्कुराउनु सुनको पैँचो सुनैले तिरौला नुनको पैँचो नुनैले तिरौला छाडी गयो न भन्नु पैँचो गुणैले तिरौला गुणको पैँचो गुणैले तिरौँला मलाई सधैँ खुसी राख्न दुःख पायो कति कति ओ मेरै निम्ति दुनियाँको वचन खायो कति कति मलाई सधैँ खुसी राख्न दुःख पायो कति कति तिम्रै कुरा गर्छन् सबै धेरै कुरा काट्छन् सबै जाउँ जता जा मान्छे भन्दा पर जाने ठाउँ छ र कहाँ उड्ने चरी गुण सम्झी फिरे झै एक दिन त म पनि फिरौला छाडी गयो न भन्नु पैचो पैँचो गुणैले तिरौला मोइको साटो पानी खाँदा तिर्खा मेटिँदैन तिम्रो जस्तो चोखो माया खोज्दा भेटिँदैन ओ मोरको साटो पानी खाँदा तिर्खा मेटिँदैन तिम्रो जस्तो चोखो माया खोज्दा भेटिँदैन पर्खिराख सबको पालो पर्खिराख सबको पालो आउँछ कुनै दिन ढुङ्गा पनि देउता हुन्छ पुछन् कुनै दिन आधा जीवन दुखैमा हिँडियो बाँकी आधा सुखैमा हिँडौँला छाड गयो न भन्नु मेरी निर माया प्रकाश मगर वियोगीसीका मुक्त खराबहरू सुन्यौं कार्यक्रमको शुरूआतमा तपाईँहरू समक्ष मैले शुरूआतदेखि नै भनिरहेको छु आजको कार्यक्रममा उहाँका विषयमा बोल्नलाई मसँग केही पनि छैन अहिले उहाँका मुक्त खराबहरू उहाँका साहित्यिक रचनाहरू म तपाईँहरू समक्ष लिएर आइरहनेछु प्रकाशी तपाईँलाई हामी सम्झिरहनेछौ नेपाली साहित्यले सम्झिरहनेछ तपाईँका अमूल्य लेख रचनालाई हामी खोजी खोजी पाठक समक्ष पुर्याउनेछौ पाठकले खुसी खुसी तपाईँलाई पढ्नुहुनेछ तपाईँ हामीसँग सधैँ सधैँ साथैमा रहनुहुनेछ भवानी श्रोता म तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू कार्यक्रममा जोड्न चाहन्छु रेडियो भिजन सँगै रहनुहोला खतरा हुन सक्छ भोलि घरमै मिलाउनुहोस् खतरा हुन सक्छ भोलि घरमै मिलाउनुहोस् एक शब्द पनि नबोली घरमै मिलाउनुहोस् झ्याउचाला चुप लागेर सहनु पर्छ तपाईँले घरको कुरा बाहिर नखोली घरमै मिलाउनुहोस् यो मुक्तक बाठा मगर्जीको गोवा भारतबाट उहाँले मुक्तक हामीलाई पठाउनुभयो बाठा मगर्जीको मुक्तक निकै मिठो मुक्तक अर्को मुक्तक म लिन्छु मसँग मुक्तक श्रोता सुनिल राणा बिरहिजीको बेचिँदैछन् हिमाल खोला देश कसरी बन्छ बेचिँदैछन् हिमाल खोला देश कसरी बन्छ सुमाउनलाई सुनको झोला देश कसरी बन्छ खोक्रो गणतन्त्रको ब्यानर सदनमा झुण्डिएर सड़कमा चल्छन् तमकोला देश कसरी बन्छ यो मुक्तक सुनिल राणा विरहीजीको बक्नु नपातिन सलियानो उहाँको घर हो निकै मार्मिक ढंगले उहाँले सम्झनुभयो हामीलाई अर्को मुक्तक मसँग छ मुक्तकार हुनुहुन्छ प्रसिद्ध कुंवरजी बानपा चौध खोला सिक्रे सेङ्जा उहाँको घर हो कति सम्झौ अरू आफै थन्किन्छन् कति सम्झौं अरू आफै थन्किन्छन् नडराउनुहोस् अरू आफै थन्किन्छन् प्रगतिको पथमा लम्किरहनुहोस् तपाईँ जाबो खुट्टा तान्नेहरू आफै थन्किन्छन् हो नि प्रजित कुमारजीको यो मुक्तक निकै मिठो मुक्तक लेख्नुहुन्छ प्रजितजी पनि आउँदै गर्नुहुन्छ हाम्रो कार्यक्रममा अर्को मुक्तक छ मसँग अम्बिका खरेल उप्रेतीजीको अगाडि बढ्ने रहरमा मैले दुःख पाएँ भने अगाडि बढ्ने रहरमा मैले दुःख पाएँ भने निर्दय तिम्रो सहरमा मैले दुःख पाएँ भने सबै इच्छा थाती राखी साथ्यो अलिकति कोरोनाको यो कहरमा मैले दुःख पाएँ भने अम्बिका खरेल उप्रेतीजी विराटनगर बाह्रबाट यो मुक्त चाहिँ मैले कार्यक्रममा अगाडि पनि भाषण गरे जस्तो लाग्छ गरेको थिइनँ भने आशा गरेँ अब पनि श्रोता हामी कार्यक्रममा एउटा गीत सुनौ मसँग पुष्प चयडा छेत्रीजीको मुक्तक रहेको छ धनगढ़ी कैलाली उहाँको घर हो मसँग यो समयमा गीत रहेको छ सत्यराज आचार्यजीको आवाजमा रहेको शब्द संगीत जानकी पन्थक रहेको बोलन केही आजको दिन त मलाई निकै नै मनपर्छ यो गीत सोही गीत तपाईँहरू समक्ष राख्न चाहन्छु मुक्तक हामी सुन्नेछौ अहिले पुष्प छयडा छेत्रीजीको गीत कविता श्रेष्ठजीले सँगसँगै तपाईँहरू समक्ष राख्नु नै हुनेछ चढेर अर्कैको टोली खोइकिन चढेर अर्कैको टोली खोइकिन टाढा हुँदैछु भोलि खोइकिन बिर्सिनै नसकिने केही यादहरू छोडेर जाँदैछु एकै वचन नबोली खोइकिन बोला न केही आजको दिन त बोलन केही आजको दिन त हुँदैछौ भोलिबाट परा छौ अब साथ पाउँदै पाउँदैछ अब साथ पराईको बोल न केही आजको दिन त आता सुन झार बिन्ती अब त साधै रुनै छ आखिर आज त सुन झार बिन्ती हो भन्ला नरौ हुँदैछ जब आँसु पुछ्ने यो हात पराईको आँसु पुछ्ने यो हात पराईको फेरी भेट हाम्रो होला न होला पाउँदैछौ अब साथ पराईको बोला न केही आजको दिन त पुष्प छेत्रीजीको मुक्तक मुक्तकसँग सँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो बीच एकानब्बे दशमलव छ आर्समा मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ सँगै बस्न नपाई मुटु गाँठो पारी आउनु पर्यो सँगै बस्न नपाई मुटु गाँठो पारी आउनु पर्यो उतै छोडी प्यारा मान्छे आफू वारी आउनु पर्यो निद्रा आधा मृत्यु रहेछ मृत्यु पुरा निन्द्रा रहेछ यति कुरा पुस्न पनि महामारी आउनु पर्यो यो मुक्तक मुक्तकार छिमेकी दाइजीको मोरङ उहाँको घर हो मुक्तक निकै मिठो लेख्नुहुन्छ अनि मुक्तक मालालाई यसै गरी सम्झाउँदै गर्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ अनुप खतिवड़ा जिज्ञासुजीको मनाबारी गाउँ विश्वनाथ असम भारत उहाँको घर हो आफ्नै हातले तन कसरी धुनुहुन्छ आफ्नै हातले तन कसरी धुनुहुन्छ बेबुकुप जस्तो बनेर झन् कसरी धुनुहुन्छ गिद्दी होइन मनलाई धुन खोज्नुहोस् महोदय मनको मैलो त्यागेर जीवन कसरी धुनुहुन्छ <laughs> यो मुक्तक अनु खतिवड़ाजीको मलाई भारत आसमबाट नै अर्को मुक्तक प्राप्त भएको छ आसम बाताबारीबाट मुक्तकार हुनुहुन्छ विकास कठेत समर्पणसी जित मात्रै होइन यहाँ हार्न सक्नु पनि जीवन रहेछ जित मात्रै होइन यहाँ हार्न सक्नु पनि जीवन रहेछ अरूको दुःखमा आँसु झार्न सक्नु पनि जीवन रहेछ केही गल्ती तिम्रा होलान् अनि छन् केही मेरा पनि आफूले आफैलाई स्वीकार्न सक्नु पनि जीवन रहेछ विकास समर्पण जी दुवैजनाले असम भारतबाट हामीहरूलाई मिठो माया बाँड्दै गर्नुहुन्छ मुक्तक मालालाई सम्झँदै गर्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु रबिन दाहालजीको सुनसरी उहाँको घर हो अक्सर जुत्ताको स्थान खुट्टामै हुन्छ शिरमा हुँदैन अक्सर जुत्ताको स्थान खुट्टामै हुन्छ शिरमा हुँदैन मानव झोला टुक्तो खाम हो भर्खर छ भर्खर छैन भौतिक रूप राम्रो छ भनेर खमण्ड नगर ए प्रिया पुसा कालो काकै गरिन्छ रंगीन मयूरको होइन ओहो थोरै व्यङ्ग्यात्मक शैलीमा रविन दाहालजी आउनुभयो सुनसरीबाट अब भने श्रोता हामी एउटा गीत सुनौ मसँग मुक्त पारसबाट प्यासीजीको रहेको छ मेलौली दुई सुन्दर भूमि सेली बैतडी उहाँको घर हो पारसबाट प्यासीजीको मुक्तक म राख्नेछु कविताजीले तपाईँहरू समक्ष राख्नुहुनेछ यो समयमा बच्चु कैलाशले गाउनु भएको क्षेत्र प्रताप अधिकारीजीले लेख्नु भएको नाति काजीजीको संगीतमा रहेको गीत यसो फर्की नजर लगाई भेट्नै पर्ने हुन्छ यसो फर्की नजर लगाई भेट्नै पर्ने हुन्छ अनि आँखा झिम्खाई भेट्नै पर्ने हुन्छ विशेष गरी म पढ्नलाई कलेज जाने होइन जरुरी काम उता कसैलाई भेट्नै पर्ने हुन्छ त पनि होइन मेरा आँखाहरूले तिम्रो लागि रोइसकेछौ तिमीले त होइन तिम्रा पाकाहरूले मेरो मुटु छोइसकेछौ त्यसै कस्तो गाढा माया बसको झुँदा पनि जागम नजाने त्यसै त्यसै कस्तो गाढा माया बसेको झुँदा पनि जाँदै नजाने माया भन्नु यस्तै हो कि मलाई मात्र यस्तो होगा पंजाब न जाने तिमीले ना तिम्रा भाकाहरूले मेरो मुख छोडिसकेछन् मैले पनि होइन मेरा आँखाहरूले तिम्रो लागि छन तारस भट्टजीको मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडिभिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक मालाको यो वसाईमा म तपाईँहरूकै मुक्त खराबहरू श्रोता लिइरहेको छु मन्दिर पस्दैमा पत्थर देउता भन्छ नौलो कुरा होइन मन्दिर पस्दैमा पत्थर देउता भन्छ नौलो कुरा होइन चोर पनि सच्चन बन्न खरानी खस्छ नौलो कुरा होइन प्रजातन्त्र लोकतन्त्र गणतन्त्र चाहे जेसुकै आओस् नेपालमा निरको शासक कुरा चल्छ नौलो कुरा होइन कार्यक्रममा मैले पुनः मुक्तक लिएँ यो मुक्तक मुक्तकार हुनुहुन्छ शुक्रराज लिम्बु मरङ उहाँको घर हो शुक्रराजजीले हामीलाई सम्झाउँदै गर्नुहुन्छ मुक्तक मालामा मुक्तक पठाउँदै गर्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मुस्कान मुस्कान भनेर लेख्नु भएको छ पाखरीवास दस धनकुटाबाट उहाँले सम्भवतः हामीलाई पहिलो पटक मुक्तक पठाउनु भएको हो मेरो दिलको रानी बनाउँछु नाइ नभन्नु ल मेरो दिनको रानी बनाउँछु नै नभन्नु ल इनयनका नानी बनाउँछु नै नभन्नु ल दुई धड्कन एकै ठाउँ मिसाएर धड्किरहने शुद्ध प्रेमको खानी बनाउँछु नै नभन्नु ल यसरी अनुरोध मुस्कान मुस्कानजीको पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको अर्को मुक्त छ मसँग श्रोता रत्नापुन मगर्जीको आउन मन लाग्यो मलाई तेरो सहरमा आउन मन लाग्यो मलाई तेरो शहरमा म सँगै ल्याउँछु दाइ र भाइ तेरो शहरमा घर खडेरी र सम्पत्तिको बडो फुर्ती गरिस खुसी किन मिल्छ कि नाइ तेरो शहरमा यसरी आक्रोश मुक्तकमा मुक्तकार रत्नापुन मगर्जीको रुकुम पश्चिम उहाँको घर हो भावना मन्जुजीको श्रोता अर्को एउटा मुक्तक उहाँसँग छ विराटनगर तीन बुद्ध चोक उहाँको घर हो म यता पीडामा छु तिमी उता मुस्कुराऊ म यता पीडामा छु तिमी उता मुस्कुराऊ कसरी हुन्छ आऊ बाहना बनाऊ जाऊ झुटको सहारा लिएर म बाँच्न सक्दिन सत्यको साथ दिनलाई जिन्दगीमा आऊ मुक्तकार भावना मन्सुजी अवनी श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौं शैलेन्द्र रिमालजीको मुक्तक मसँग छ विदुर तीन कोट उहाँको घर हो यो समयमा कविताजीसँग गीत रहेको छ रामकृष्ण ढकालको आशा एल्बमबाट म मुक्तक राख्छु त मेरो समक्ष शैलेन्द्र रिमालजीको गीत हामी सँगै भन्दा अर्को विकल्प पाउन सकिन भन्दा अर्को विकल्प पाउन सकिन भोकै बसी दिनहरू बिताउन सकिन बिन्ती हजुर चोरियो भनेर मलाई नपिट्नु भोकको पेटले सही गलत छुट्याउन सकिन यो सडकको कथा हो यो सडकको कथा हो यो मेरो आफ्नै कथा हो कथा हो यो मेरो हात बिचमा सयोले कुल्चिएको व्यथा हो व्यथा हो व्यथा हो यो एउटा सडकको कथा हो सबैको सबै कुल्सी हिँड्छन् की एक घाउ दिन्छन् सडकमा सबैको सबै कुल्सी हिँड्छन् की एक घाउ दिन्छन् कसैले देखेन मेरो गर्दै हो कसैले बुझेन मेरो मर्म के हो यो पीडा बढी भएर नरुनु को व्यथा हो हारेको जिन्दगीमा केही नहुनु को कथा हो नहुनु को कथा हो यो एउटा सडकको कथा हो शैलेन्द्र रिमालजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्जमा आज भने श्रोता मुक्तक लिने यो सिलसिला यति मात्रै कार्यक्रम मुक्तक माला तपाईँलाई सुन्दै जाँदा मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले मुक्तक माला at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज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 छैन मान्छेको माया यहाँ खोलाको पानी जस्तो किनारलाई छोई भाग्ने लहरको बानी जस्तो आकार दिन कोशिश नगर तिमी